कमै फर्काउला भने खटिरहेछु चर्को घाम भानी तातो घाममा ड्युटी छ चारको दुःख पाउँदा याद आउँछ गाउँघरको लु र गाउँकै याद आइरह कमै फर्काउला भने छु चरको घाम भानी धन कमाइ फर्काउला भने छु चरको घाम भानी खेती ठाउँ धाइएन आफ्नै देशमा रोजगारी पाइएन माया र गाउँकै याद आइरहने धन कमाइ फर्काउला भनी खटिरा छु चर्को घाम भनी जागिर खोज्दै यति ठाम बुहारी पाइएन मायालु र गाउँकै याद आइरहने धन कमाइ फर्काउला भानी खटिरा छु चर्को घाम न धन कमाइ फर्का छु झर्को घाम न उनकै याद आइरहने धन कमै फर्काउला भनी खटिरा छु चरको घाम भने केही साल दुःख पाइ भने घर हुन्थ्यौँ कि त सुखी र सम्पन्न मायालु र गाउँकै याद आइरहने धन कमाइ फर्काउला भने खटिरहेछु चरको घाम नभने धन कमाइ फर्काउला भने खटिरहेछु चर्को घाम नभने देशी मायालु र गाउँकै याद आइरहने धन कमाई फर्काउला भानी खटिरा छु चर्को घाम न जन्म जन्मभूमि तिम्रै याद बेसी रहरले त भाइन परदेशी याद आइरहने धन कमाइ फर्काउला भानी खटिरहेछु चर्को घाम न भानी धन कमाइ फर्काउला भानी खटिरहेछु चर्को घाम न भानी